समाचार मनोरञ्जन साहित्य खेलकुद सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज Pravasi online radio Pravasi online radio प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी डट कॉट आँसु मेरो बरसातको झरी बनिरह्यो आँसु मेरो बरसातको झरी बनिरह्यो उनी भेट्ने सपना खै सधैँ टरिरह्यो माथि उड्ने चरी बनेपछि गगन माथि उड्ने चरी बनेपछि थकित भो मेरो तन दूर लडिरह्यो उनी भेट्ने सपना खै सधैँ टरिरह्यो थिइँदैछ भत्किँदैछ मेरो जीवन थिइँदैछ भत्किँदैछ मेरो जीवन वारी पारी समुद्रको छेउ परिरह्यो उनी भेट्ने सपना खै सधैँ टरिरह्यो गाउँ बस्ती यादहरू साथी बने पनि गाउँ बस्ती यादहरू साथी बने पनि बिरानो यो सहरमा एक्लो भइरह्यो उनी भेट्ने सपना खै सधैँ टरिरह्यो तिखा बाँड वचनले मुटु दुखाउँछ तिखा बाण वचनले मुटु दुखाउँछ मन तन मस्तिष्कले कष्ट सहिरह्यो आँसु मेरो बरसातको झरी बनिरह्यो उनी भेट्ने सपना खै सधैँ टरिरह्यो गोलधाप चार झापाका प्रकाशमणि खनालको गजल थियो यो जानी न छू नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी तमासा हेर्न आएका छन् दर्शक मेरो बस्तीमा तमासा हेर्न आएका छन् दर्शक मेरो बस्तीमा त्यसैले तिमी नआउनु भर्सक मेरो बस्तीमा सरकारले कविलाई मरेपछि सम्मान गर्छ सरकारले कविलाई मरेपछि सम्मान गर्छ तर जिउँदोमै दिन्छ पदक मेरो बस्तीमा त्यसैले तिमी नआउनु भर्सक मेरो बस्तीमा यहाँ देहको व्यापार गरेर गुजारा चलाउँछन् यहाँ देहको व्यापार गरेर गुजारा चलाउँछन् र त यस्तै हुनेछ दुई चार दशक मेरो बस्तीमा त्यसैले तिमी नआउनु भर्सक मेरो बस्तीमा हिजो आज ती जम्मै ताराहरू झर्दै गएका छन् हिजो आज ती जम्मै ताराहरू झर्दै गएका छन् यहाँ राखिएको छ यस्तो चुम्बक मेरो बस्तीमा तमासा हेर्न आएका छन् दर्शक मेरो बस्तीमा त्यसैले तिमी नआउनु भर्सक मेरो बस्तीमा कोहलपुर बाँकेका गजलकार कपिल अन्जानको गजल थियो यो यस्तै म अर्को गजलकै क्रमलाई जोड्न चाहन्छु मेरो हातमा अर्को एउटा गजल छ गजलकार योगेन ढोलीको अनायसै यो मनभित्र आँधी चलेपछि अनायसै यो मनभित्र आँधी चलेपछि आत्मा पोल्छ शीतल दिने पिपल ढलेपछि अन्धकार लाग्न थाल्यो संसार आज भोली अन्धकार लाग्न थाल्यो संसार आज भोलि खुसीको त्यो दीप ज्योति अन्तै जलेपछि आत्मा पोल्छ शीतल दिने पिपल ढलेपछि भित्रभित्रै चोट लाग्दा दर्द छातीभरि भित्रभित्रै चोट लाग्दा दर्द छातीभरि ज्वाला दन्की मुटुभित्र आगो बलेपछि आत्मा पोल्छ शीतल दिने पिपल ढलेपछि शून्य लाग्छ धरती माझ आफ्नै भन्ने छैन शून्य लाग्छ धती माझ आफ्नो भन्ने छैन निर्मोहीले माया मारी बाटो छलेपछि आत्मा पोल्छ शीतल दिने पिपल ढलेपछि आँसु दि हाँसो खुसी टाढा जाँदो रहेछ आँसु दि हाँसो खुसी टाढा जाँदो रहेछ पीडा अनि वेदनाले तनै गलेपछि अनायसै यो मनभित्र आँधी चलेपछि आत्मा पोल्छ शीतल दिने पिपल ढलेपछि जानेलाई सलाम छ है मेरो पत्थरको दिल कपास बनाइदिनेछु पत्थरको दिल कपास बनाइदिनेछु सत्य कुरा बकवास बनाइदिनेछु फरक पर्ने छैन गाली दिन्छौ या ताली फरक पर्ने छैन गाली दिन्छौ या ताली सज्जनलाई बदमास बनाइदिनेछु सत्य कुरा बकवास बनाइदिनेछु न त बोलेरै न त छोएरै तिम्रो शरीर न त बोलेरै न त छोएरै तिम्रो शरीर आँखा जुदाएरै हताश बनाइदिनेछु सत्य कुरा बकवास बनाइदिनेछु जादु देखाउनेछु सारा संसारले हेर्नेछ जादु देखाउनेछु सारा संसारले हेर्नेछ माथि पृथ्वी तल आकाश बनाइदिनेछु सत्य कुरा बकवास बनाइदिनेछु प्रवीणको अङ्गालोमा बेरिनेछौ जब तिमीले प्रवीणको अङ्गालोमा बेरिनेछौ जब तिमीले खोजेको जिन्दगी खास बनाइदिनेछु पत्थरको दिल कपास बनाइदिनेछु सत्य कुरा बकवास बनाइदिनेछु सुर्खेत नेपालमा घर भई हाल बेङ्गलोर भारतमा कार्यरत प्रवीर तिमेलसिला सुवासको गजल वाचन गरेर सुनाए आकाश आकाशधतिमि मात्रा दि च मे छौ रछनी आकाश धरती तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके तिमीलाई मात्र देख्छ मेरो दृष्टि तिमी छौ र छनी आकाश धरती अहिले तपाईँ सुन्दै हुनुहुन्छ समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज Pravasi online radio Pravasi online radio Pravasi online radio Pravasi radio radio radio गौरव प्रवासी को आवाज आवाज कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु पहिले यो दिलमा आगो लगाइन्छ पहिले यो दिलमा आगो लगाइन्छ पछि निभाउन दमकल पठाइन्छ विश्वास गरेकाले दिनु धोका दिएपछि विश्वास गरेकाले दिनु धोका दिएपछि एक एक गरी उसको तस्बिर जलाइन्छ पछि निभाउन दमकल पठाइन्छ चुनाव नजिकिँदैछ तिमी हेर्दै जाऊ चुनाव नजिकिँदैछ तिमी हेर्दै जाऊ जनतालाई खुब आश्वासन देखाइन्छ पछि निभाउन दमकल पठाइन्छ कविहरूको सम्मान यस्तो छ देशमा कविहरूको सम्मान यस्तो छ देशमा मरेपछि मात्र दोसल्ला ओढाइन्छ पछि निभाउन दमकल पठाइन्छ एउटा गजलकार यस्तो भन्दै थियो एउटा गजलकार यस्तो भन्दै थियो गजल लेखेरै अब महल ठडाइन्छ पहिले यो दिलमा आगो लगाइन्छ पछि निभाउन दमकल पठाइन्छ गीता नगर चार चितवनका गजलकार कृष्ण प्रसाद सिमखडाको गजल वाचन गरेर सुनाए फेरि पनि म गजल वाचनकै क्रममा जोड्न चाहन्छु मेरो हातमा अर्को एउटा गजल परेको छ पिँढी खोला स्याङ्जाका गजलकार बालकृष्ण भट्टराईको तिम्रो जस्तो स्वार्थी अनि ढाट्ने बानी छैन मेरो तिम्रो जस्तो स्वार्थी अनि ढाट्ने बानी छैन मेरो नसकिने झुटा गफ छाट्ने बानी छैन मेरो गिर्नु पनि हद हुन्छ सारे गिरियो किन होला गिर्नु पनि हद हुन्छ सारे गिरियो किन होला एकचोटि थुकेको थुक चाट्ने बानी छैन मेरो नसकिने झुटा गफ छाट्ने बानी छैन मेरो आकाशका ताराहरू आकाशमै राम्रा हुन्छन् आकाशका ताराहरू आकाशमै राम्रा हुन्छन् भुइँमा झार्छु भन्दै व्यर्थे आँट्ने बानी छैन मेरो नसकिने झुटा गफ छाट्ने बानी छैन मेरो सिपालु छेउ कुरा गर्न नेता जिउ नै बन्छौ कि त सिपालु छेउ कुरा गर्न नेता जिउ नै बन्छौ कि त माथि चढाई फेद ताकी काट्ने बानी छैन मेरो नसकिने झुटा गफ छाट्ने बानी छैन मेरो बाचुन्जेली सबैसँग हाँसी खुसी डुल्न सकुँ बाचुन्जेली सबैसँग हाँसी खुसी डुल्न सकुँ आफ्नो स्वार्थ लुटेपछि फाट्ने बानी छैन मेरो तिम्रो जस्तो स्वार्थी अनि ढाट्ने बानी छैन मेरो नसकिने झुटा गप छाट्ने बानी छैन मेरो मलाई यस्तो लाग्छ मेरो बास उठाउँदैछ मलाई यस्तो लाग्छ मेरो बास उठाउँदैछ थाहा छैन के पाउने हो मेरो लास उठाउँदैछ प्रतिशोधको बदला उसले आज लिँदैछ प्रतिशोधको बदला उसले आज लिँदैछ भोकै मार्ने विचारले मेरो गाँस उठाउँदैछ थाहा छैन के पाउने हो मेरो लास उठाउँदैछ भए नभएका आरोप लगाउँदैछ कराउँदैछ भए नभएका आरोप लगाउँदैछ कराउँदैछ यहाँ आफ्नोपनको आफ्नो आभास उठाउँदैछ थाहा छैन के पाउने हो मेरो लास उठाउँदैछ अन्तत लडाई छाडियो बाघले बाछो झैँ अन्तत लडाई छाडियो बाघले बाछो झैँ अलि बाँकी रहेको मेरो सास उठाउँदैछ थाहा छैन के पाउने हो मेरो लास उठाउँदैछ गुठियार तम तयार छ उठाउन मात्र बाँकी कुठियार तयार छ उठाउन मात्र बाँकी काटेर राखेको त्यो हरियो बाँस उठाउँदैछ मलाई यस्तो लाग्छ मेरो बाँस उठाउँदैछ थाहा छैन के पाउने हो मेरो लास उठाउँदैछ गजलकार मानन्दर अभागीको गजल थियो छरिदेऊला आँखाभरि सजाइरै जिंदगी माँ हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ जाँदा जाँदै हाल दोहा कतारमा कार्यरत रुद्रपुर दुई रूपन्देहीका गजलकार दीप गजल वाचनसँगै आजलाई ओजेल हुन चाहन्छौँ हवस् त नमस्कार प्रेमीहरूबाट पहल हुनुपर्छ प्रेमीहरूबाट पहल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ यी गुलाबहरू बौलाएका छन् यी गुलाबहरू बौलाएका छन् प्यारको प्रतीक कमल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ कमिलाले हात्ती लडाएको देखेर कमिलाले हात्ती लडाएको देखेर ढेडुहरूमा हलचल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ प्यार गर्नेलाई किन उल्टो सोचिन्छ प्यार गर्नेलाई किन उल्टो सोचिन्छ सोचाइमा फेरबदल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ पर कसैले केही सुनाएको थियो पर कसैले केही सुनाएको थियो उसले सुनाएको गजल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ अरू रोज्नुको कारण दीप छोडेर अरू रोज्नुको कारण दीप छोडेर पक्कै उधनले सबल हुनुपर्छ प्रेमीहरूबाट पहल हुनुपर्छ अब एउटा छलफल हुनुपर्छ पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन पन्नसु